आँखाले देखेको यो मनले रोजेको खोज जस्तै जीवनमा पाइँदैन यो आँखाले देखेको यो मनले रोजेको खोज जस्तै जीवनमा पाइँदैन लाउने भएलाई हाल लाउने भएलाई हाल ए माया पकाउन तिमीलाई यो मलले आज जस्तो एक दिन हो बिहानी एक दिन साँझ दुई दिनको जिन्दगीमा लाउ पिरती आज दिन हो बिहानी एक दिन साँझ दुई दिनको जिन्दगीमा लाउ रति आज हो तेरे आए यो ज्यानलाई चाहेर ठुकठुकी बढ्यो आज तिमीलाई देखेर ठुकठुकी बढ्यो आज तिमीलाई देखेर यो आँखाले देखेको यो मनले रोजेको खोजे जस्तै जीवनमा पाइँदैन लाउने भएलाई हाल लाउने भएलाई हाल ए माया पकाउन बदलिन्छ समय रङ्ग अनि रूप हाँसी हाँसी माया लगाऊ सबलाई बाँडो सुख बदलिन्छ समय रङ्ग अनि रूप हाँसी हाँसी माया लगाऊ सबलाई बाँडो सुख हो स्वीकार तिम्रै लागि जिउनेलाई लागि हत्ते हाली पछि लाग्नेलाई तिम्रै लागि हत्ते हाली पछि लाग्नेलाई यो आँखाले देखेको यो मनले रोजेको खोजे जस्तै जीवनमा पाइँदैन यो आँखाले देखेको यो मनले रोजेको खोजे जस्तै त्यसलाई हाल ए माया पकाउ